फोन नम्बर फेरि एकपटक सोह्र साठी शून्य एक तिन चार पाँच सात देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन अन्तरिम संविधान दुई हजार त्रिसठीमा कुनै बच्चा जन्मिँदा उसको आमा वा बाबु नेपाली छ भने उसले वंशजको आधारमा नेपाली नागरिकता पाउने उल्लेख छ संविधानले दिएको अधिकार लिने लिन दोलखाकी महिला सबिना दमाई सर्वोच्च अदालतसम्म पुग्नु पर्यो तर अझै पनि त्यस्ता धेरै आमा छन् जसले आफ्नो छोराछोरीलाई आफ्नै नामबाट नागरिकता दिलाउन सकेका छैनन् विश्लेषकहरू भन्छन् कानूनले व्यवस्था गरेको छ प्रशासन भन्छ दिन मिल्दैन कारण के हो विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मेको बच्चाले चाहेमा अङ्गीकृत नेपाली नागरिकता पाउने भनिएको छ यस्तो नागरिकता पाऊँ भने एक सय पैँतिसवटा केस गृह मन्त्रालयमा फाइल भएका छन् तर यसको एउटा मुख्य कारण आमालाई वंशज मान्न नसक्नु हो भनिन्छ नेपाली महिला वंशज हो कि होइन भन्ने बहस अरूतिर पनि छ यदि कुनै बच्चा जन्मेपछि आमा वा बाबुको नाममा वंशजको आधारमा नागरिकता पाइन्छ भनेर संविधानले भन्छ भने आमालाई वंशज मान्न किन सकिँदैन आज हामी यिनै प्रश्नको सेयर फेरमा नेपाल चौतारीमा छलफल गर्दैछौँ हामीलाई फोन गर्नुहोस् सोह्र साठी शून्य एक तिन चार पाँच छ सात हाम्रो पैसा नलाग्ने फोन नम्बर त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा गएर नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र आफ्नो प्रश्न वा विचार लेखेर हामीलाई पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामी फेसबुकमा छौँ त्यसै गरी ट्विटरमा पनि छौँ तपाईँले त्यहाँ पनि हामीलाई भेट्टाउन सक्नुहुन्छ हाम्रो कार्यक्रम सुन्न पनि सक्नुहुन्छ नेकपा एमालेकी केन्द्रीय सदस्य वृन्दा पाण्डे बिगेड संविधान सभामा मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्धान्त समितिमा सभापति पनि हुनुहुन्थ्यो नेपाल चन्द्रमा तपाईँलाई स्वागत छ हस् धन्यवाद नमस्कार वृन्दाजी सबभन्दा पहिला चाहिँ यो आमाको नाममा नागरिकता कहीँ पाइयो भनेर पनि समाचारहरू आउँछन् कहीँ समस्या छ ठुलो भनेर पनि समाचारहरू आउँछन् मलाई बताइदिनुहोस् हाम्रो अहिलेको राज्यको व्यवस्थामा आमाको नाममा नागरिकता पाउने अवस्था हो कि होइन अहिलेको नेपालको अन्तरिम संविधान त्यस पछाडि कानुन र त्यस पछाडि हामीले गृह मन्त्रालयबाट पठाइएका जति पनि चाहिँ परिपत्रहरू छन् त्यो सबैलाई एकै ठाउँ राखेर हेर्ने हो भने नेपाली आमाको नामबाट नागरिकता पाउनु समस्या छैन त्यसले गर्दा किन भन्दाखेरि अन्तरिम संविधानमा पनि बाबु आमाको नामबाट वंशजको नागरिकता दिने भन्ने कुरा छ त्यस पछाडि अब त्यो त्यसको आधारमा अब यो बिचमा थुप्रै सर्वोच्च अदालतले दिएका नजिरहरू पनि छन् र त्यसो हुँदाखेरिमै पनि त्यो समस्या भएका मानिसहरूले नागरिकता नपाइसके पछाडि धेरैपल्ट हामीले चाहिँ नि राज्यको संयन्त्रहरूमा पहल गऱ्यौँ र हामीले अन्तिम पटकको परिपत्र हेर्ने भनेदेखि गएको साल दुई हजार उनासत्तरी माघको पाँच गते गृह मन्त्रालयले एउटा निर्णय गरेको छ र त्यो निर्णय अनुसार त्यो निर्णयलाई माघको सात गते नै परिपत्रको रूपमा सिडिओ अफिसहरूमा पठाइसकिएको छ त्यसमा भनिएको छ जस्तो चाहिँ विवाहित महिला छ भने पनि विवाहित महिलाले श्रीमानको ठेगाना खुलाउन नसकेको अथवा नचाहेको स्थितिमा उसले बाबु वा आमाकै नामबाट वंशजको नागरिकता लिन सक्छ र एउटा सन्तान छ सन्तानले बाबु वा आमा दुईजना मध्ये जसको वतनबाट जसको चाहिँ नि ठेगानाबाट नागरिकता लिन चाहन्छ दुवै भएको स्थितिमा पनि उसले नागरिकता लिन पा होइन आमाको नामबाट पनि नागरिकता आमाकै स्थानबाट पनि नागरिकता लिन सक्छ र जन जुन सन्तानको आमा छ तर बाबुको पत्तो लागेको छैन अथवा बाबुले नागरिकता लिन दिन चाहँदैन अथवा त्यो खालको समस्या छ भने त्यतिखेर त्यो सन्तानले आमाको मात्रै नामबाट पनि नागरिकता लिन सक्छ अथवा उसलाई दिनुपर्छ भन्ने कुरो चाहिँ त्यो परिपत्रमा स्पष्ट गरेर पठाइएको छ तर हाम्रो राज्यले अहिले पनि सहजताका साथ त्यो दिइराखेको छैन र यसको कारण भनेको हाम्रो जुन राज्य संयन्त्र छ हाम्रो राज्य संयन्त्रमा रहने जो अधिकार प्राप्त व्यक्तिहरू छन् उनीहरूको हिजोदेखिको जुन एउटा पुरुष प्रधान राजतन्त्रात्मक जुन मानसिकता हो र त्यो त्यो मानसिकतामा परिवर्तन भएको छैन समस्या मानसिकतामा हो म त्यसमा अझै आउँछु सबभन्दा पहिला तपाईँले चाहिँ लामो समयदेखि आमाको नाममा नागरिकताको सवालमा वकालत गरिरहनु भएको छ यो विषय आफैमा कति ठुलो हो अब म अहिले भर्खरै एउटा सङ्ख्या पढ्दै थिएँ तपाईँको केही सय महिलाहरूको निवेदन चाहिँ गृह मन्त्रालयमा परेको छ केही महिलाहरूले चाहिँ निवेदन हालेको पनि पाउनु भएन भन्ने खालका ए केही सङ्ख्याहरू जति सुनिन्छ त्यो हिसाबले हेर्दाखेरि यो यो समस्या कतै ठुलो होइन कि भन्ने भान पनि हाम्रो श्रोताहरूलाई पर्न सक्छ होइन यो नागरिक पहिचानको कुरो भनेको तपाईँ नागरिकता हरेक एउटा मान्छेले चाहिँ स्कुलमा पढ्न जान अहिले एसएलसीको फर्म भर्न समेत पनि उसलाई चाहिँ होइन एउटा जन्म मितिको जन्म मिति चाहिने जन्म दर्ता चाहिने अनि त्यस पछाडि तपाईँ कुनै पनि ठाउँमा एसएलसी सकि सके पछाडिको चाहिँ पढ्न जानको लागि पनि नागरिकता चाहिने तपाईँ एउटा चाहिँ ड्राइभिङ लाइसेन्स लिनको लागि पनि नागरिकता चाहिने र अहिले त अरू छोडिदियो सिंहदरबारभित्र छिर्न पनि तपाईँलाई नागरिकता चाहिन्छ भने त्यो कतिजनाको भन्ने कुरो होइन त्यो एकजना नेपालीले पनि त्यो अधिकारबाट वञ्चित भयो भने त्यो चाहिँ राज्यले उप्रति गरेको विभेद हो त्यसले गर्दा यसमा चाहिँ हामीले परि परिमाणमा कति ठुलो भोल्युम छ त प्रतिशतमा निकालेर हुँदैन यस्तो कुरो एउटा कुरा अर्को कुरो भनेको अहिले तपाईँले जस्तो एक सय पैँतिस जनाको चाहिँ नि केसहरू सिंहदरबारमा अथवा नेपाल सरकारमा चाहिँ आवेदन दिइरहेका छन् भनेर जुन भन्नुभयो म जुन बेलामा संविधान सभामै थिएँ त्यतिखेर संविधान सभामै पनि हामीले नागरिकताको बारेमा छलफल गर्दाखेरिमा त्यहाँको निवेदनको मात्रै कुरा गर्दा नि झन्नै छ सात आठ सय निवेदनहरू अहिले पनि पेन्डिङमा बसिराखेको त्यतिखेर पनि थियो जुन कुरो अहिले पनि दिइएको छैन किन भन्दा मलाई लाग्छ सम्भवतः यो चौन्न पचपन्न सालतिर गृहमन्त्री स्तरीय एउटा निर्णय गरेर विदेशी बाबु भएका सन्तानहरूलाई चाहिँ अहिले नागरिकता नदिने भनेर जुन चाहिँ नि एउटा निर्णय गरेर त्यो थन्काइयो त्योभन्दा पछि परेका निवेदनहरू जति पनि छन् त्यो निवेदनहरू चाहिँ नि त्यहाँ होइन एउटा फाइलहरूमा चाहिँ थाक लाग्दै गएका छन् र अहिलेसम्मको तपाईँले भनेको सङ्ख्या यो चाहिँ नयाँ सङ्ख्या हुनुपर्छ त्यसले गर्दाखेरि त्यहाँ यो थाक लागेर बसेको समस्या मात्रै पनि एक हजार लगभग पुग्यो होला भन्ने मलाई लाग्छ त्यो चाहिँ विदेशी बाबु भएको सन्तानहरूको केसहरू भए र विदेशी बाबु होइन नेपाली बाबु नै भएको तर बाबु बाबु पहिचान गर्न नसकेको अथवा उसले चाहिँ दिन नचाहेको अथवा पत्तै नलागेको खालका केसहरू चाहिँ त्योभन्दा धेरै छन् हजारौँ केसहरू छन् त्यो हजारौँ केसहरूबाट चाहिँ हजारौँ होइन नेपाली महिलाका सन्तानहरू पीडित भएका छन् अब उनीहरूको बारेमा राज्य अहिले पनि चुपचाप छ हिजो तपाईँ यो सरकार बनिराख्दाखेरिमा जुन बेलामा एघार बुधे र पच्चिस बुधे सहमति यो मुलुकका चाहिँ राजनैतिक दलका ठुला नेताहरू र त्यस पछाडि उनीहरू बसेर चाहिँ नि जुन त्यो सहमति गरे त्यतिखेर पनि जन्मको आधारमा नागरिकता पाएका व्यक्तिहरूको सन्तानले चाहिँ वंशजको नागरिकता पाउने तर नेपाली वंशजको नागरिकता बोकेका नेपाली महिलाका सन्तानले चाहिँ फेरि पनि नागरिकता पाउने कुरोमा उनीहरूले चुपचाप बस्ने खालको जुन स्थिति भएको छ त्यसले गर्दा नेपाली महिलाहरूप्रति यो मुलुकको रा राज्य र यहाँका राजनैतिक दलहरूले एकदमै धेरै अन्याय गरेका छन् भन्ने कुरो भन्न अब हामीलाई गाह्रो छैन तपाईँले अघि भन्नुभयो कुनै पनि हिसाबले आमाको नामबाट नागरिकता लिनलाई संविधान अथवा व्यवस्थाले चाहिँ छेक्दैन भन्ने तपाईँको स्पष्ट छ तर समस्या चाहिँ प्रचलनमा भयो व्यवहारमा भयो मानसिकतामा मानसिकतामा भयो भनेर भन्नुभयो म तपाईँलाई एउटा घटना सुनाउँछु धादिङकी अठार वर्षीय सञ्जिता खतिवडाका बाबु नेपाली नै ने हुन् तर बेपत्ता छन् चन्जिता आमाको नाममा नायरता पाउन गएको मङ्सिरमा धादिङ जिल्ला प्रशासनमा जानुभयो तर त्यहाँको तत्कालीन सिडिओ वेद प्रकाश खरेलले दिनु भएन नेपाली आमाकी छोरी सञ्जितालाई किन आमाको नामबाट नायरता नदिनु भएको भनेर हामीले वेद प्रकाश खरेललाई सोधेका छौँ मेरो नाम वेद प्रसाद खरेल म उपक्षेत्रीय प्रशासक पश्चिमाञ्चल क्षेत्र पोखरा म यसभन्दा अगाडि धादिङको प्रमुख जिल्ला अधिकारी थिएँ त्यसभन्दा हुम्लाको धादिङमा चाहिँ सर नै त्यहाँको चाहिँ जिल्ला प्रमुख प्रशासन प्रमुख हुँदाखेरि चाहिँ सञ्जिता खतिवडा भन्ने एकजना बहिनी आउनुभएको थियो आमाको नामबाट नागरिकता पाऊ भनेर उनले चाहिँ पाइनन् त्यो बेलामा खास किन नपाएको सरले त्यसमा के देख्नुभयो उनको चाहिँ बाउ चाहिँ नेपाली हो अथवा उनको चाहिँ बाउको चाहिँ ठेगाना चाहिँ पत्ता चाहिँ नलागेको अवस्थामा हामीले चाहिँ आमाको मात्रै नामबाट चाहिँ नागरिकता चाहिँ दिन चाहिँ कठिनाइ नै छ अहिलेसम्म अब उहाँको चाहिँ के भनिएको छ भने बुवा दस वर्षदेखि बेपत्ता हुनुहुन्थ्यो अनि खास बुवाको घर चाहिँ धादिङ नै हो यस्तोमा त उहाँको चाहिँ बुवा चाहिँ धादिङकै हो भन्ने चाहिँ यकिन चाहिँ भयो भने चाहिँ दिन मिल्छ होइन त्यो कुरा चाहिँ उहाँहरूले चाहिँ धादिङको चाहिँ कुन गाविसको चाहिँ हुनुहुन्थ्यो उहाँ होइन अथवा चाहिँ कुन परिवारको कुन थरको के नामको चाहिँ व्यक्ति चाहिँ हुनुहुन्थ्यो त्यो कुरा चाहिँ धादिङको चाहिँ स्थानीय रूपमा चाहिँ सरजीवन चाहिँ मुचेलका चाहिँ गराएर उनको चाहिँ बुवा चाहिँ फलानु हो होइन यो मितिदेखि चाहिँ बेपत्ता छ भनेर चाहिँ त्यो कागज चाहिँ ल्याउन सकेको भए अनि त्यहाँ बाउको चाहिँ नाममा चाहिँ त्यो मिसिङ भइरहेको चाहिँ व्यक्तिको चाहिँ राखेर चाहिँ दिन मिल्छ उहाँहरूले चाहिँ गाविसको सिफारिस ल्याएको भए पनि सिफारिसको चाहिँ अलावा स्थानीय चाहिँ ओडाको चाहिँ सरजीवन होइन फलानु चाहिँ व्यक्ति हो उनको चाहिँ बुवा होइन ऊ चाहिँ दस वर्ष अथवा पन्ध्र वर्ष कति वर्ष चाहिँ अगाडि चाहिँ देखि यसरी मिसिङ चाहिँ भइरहेछ उनको चाहिँ बुवा चाहिँ यो हो भनेर चाहिँ बुवाको उल्लेख गरेर आएपछि त पाइन्छ हामीले सञ्जिताजीसँग पनि सिडिए साहबले चाहिँ अब संविधानमा लेखेका कुरालाई पनि मान्नु भएन हामीलाई त साह्रै गाह्रो पर्यो म त बाह्र कक्षा पास गरिसकेको मान्छे अब मैले के गर्ने कसरी काम गर्ने एकदम दुःख मनाउ गर्नुभयो उहाँको चाहिँ केसमा चाहिँ के हो भने हामीले कसरी चाहिँ बुझ्न पर्यो भने होइन उहाँले आफ्नो चाहिँ गाउँबाट आफ्नो चाहिँ वडाबाट होइन फलानाको छोरी हो होइन फलानु चाहिँ व्यक्ति चाहिँ यो मितिदेखि चाहिँ मिसिङ चाहिँ भइरहेछ भन्ने चाहिँ खालको चाहिँ प्रमाण चाहिँ प्रहरी सरजीवनबाट अथवा चाहिँ वडा सरजीवनबाट चाहिँ ल्याउनु हो भने उनको चाहिँ बुवाको चाहिँ नाममा जो मिसिङ चाहिँ हुनुहुन्छ को हो होइन बुवा उहाँको उहाँको नाम चाहिँ राखेर दिन मिल्छ जसले आफ्नो चाहिँ बाउको चाहिँ ठेगाना नाम खुलाउन सकेको छ तिनीहरूले चाहिँ पार्छन् यो अर्थमा हेर्ने हो भने चाहिँ सिडी सर जस्तो के भइदियो भने फेरि बाउ नै हाबी भयो नि त आमाको नामबाट नागरिकता लिने भन्ने कुरा भइरहेछ तर बाउ नै हाबी भएर आउँदो रहेछ जहिले पनि होइन र त्यही त अब यो यसमा त मैले चाहिँ अगाडि चाहिँ भनिसकेँ होइन हामीले चाहिँ नेपालको नागरिकता ऐन नागरिकता नियमावली अनुसारले हामीले चाहिँ काम गर्न पर्ने हुन्छ होइन वर्तमान चाहिँ संविधानको आशय अथवा चाहिँ महिलालाई चाहिँ हक अधिकार चाहिँ प्रदान गर्नुपर्छ भन्ने चाहिँ आशयलाई चाहिँ पुष्टि गर्नको लागि हामीले नागरिकता ऐन र नागरिकता नियमावलीमा यो स्पष्ट चाहिँ व्यवस्था गरेपछि हामी चाहिँ व्यक्तिको केसमा यो व्यक्तिले पायो अथवा चाहिँ यो व्यक्तिले पाएन भन्ने भन्दा पनि हामीले चाहिँ मापदण्ड चाहिँ बनाएपछि त्यसमा सबैले चाहिँ पाउँछ होइन त्यो मापदण्ड चाहिँ बनाउनतिर हामी चाहिँ महिलाको क्षेत्रमा काम गर्ने अधिकारवादी अथवा चाहिँ सबैले विधायकहरू होइन सबैले चाहिँ सोचेर यो समस्या समाधान गर्नुपर्ने अवस्था छ उहाँ हुनुहुन्थ्यो वेद प्रसाद खरेल उहाँ धादिङबाट अहिले पश्चिमाञ्चलको क्षेत्रीय उप क्षेत्रीय उप प्रशासक भएर पोखरामा बसेर काम गरिरहनु भएको छ बिन्दाजी उहाँको कुरा सुन्दा तपाईँलाई के लाग्यो यो मुलुकको विडम्बना यो विडम्बना कहिले हट्छ मलाई चाहिँ उहाँको जुन खालको प्रस्तुति रह्यो मलाई दुःख लाग्यो अब यसमा प्रशासन चलाउने र यो मुलुकको नागरिकहरूलाई एउटा सेवा दिन भनेर बसेको त्यो तहको प्रशासकहरूले पनि अहिले बनेका जुन चाहिँ संविधानका कुराहरू त्यस पछाडि सर्वोच्च अदालतले दिएका निर्णयहरू होइन त्यसलाई चाहिँ नजिरको रूपमा उहाँहरूले बुझ्न सक्नुभएको छैन र नेपाली महिलाहरूलाई अझै पनि एउटा स्वतन्त्र नागरिक हो भन्ने हिसाबबाट उहाँहरूले चाहिँ स्वीकार गर्न सक्नु भएको छैन त्यो कारणले गर्दाखेरिमा उहाँहरूको जुन हिजोदेखि एउटा चाहिँ पुरुष प्रधान मानसिकता रहँदै आयो त्यो पुरुष प्रधान मानसिकताले महिलालाई एउटा मान्छे नदेख्ने र अर्को भनेको चाहिँ अलिकति पनि अब पुरुषहरू किन अधिकांश ठाउँमा प्रशासकहरू सिडिएहरू अहिले तपाईँ पचहत्तरै जिल्लामा हेर्नु भनेदेखि सबै पुरुषहरू नै हुनुहुन्छ त्यसले गर्दा म भौतिक रूपले पुरुष भएको कुरालाई मात्रै उहाँहरूलाई दोष दिइराखेको छैन मानसिक हिसाबबाट उहाँहरूमा जुन खालको एउटा चाहिँ पुरुष प्रधानताले घर गरेको छ यो कुरो परिवर्तन नहुन्जेलसम्म नेपाली नागरिकहरू महिला नागरिकहरूले यो खालको समस्या भोग्नै पर्छ अब सञ्जिताजीको जुन केस छ यो केसमा आमाको नामबाट नागरिकता दिनु कुनै समस्या होइन किन बाबु जब बेपत्ता छ भने तपाईँ गाउँको एउटा चाहिँ सचिवलाई गएर त्यो सचिव पनि कहाँबाट आएको छ कहाँबाट त्यो गाउँको त होइन भने त्यो गाउँको त्यो सचिवले उसको बाउ चाहिँ फलानु नै हो भनेर कसरी चाहिने उसले पहि उसले दिन सक्छ त्यो त दिन सक्दैन तर उसले दिने कुरो के हो भन्दा उसको आमा त्यो गाउँको त्यो गाविसमा बस्ने त्यहाँको नागरिक हो र सञ्चिता उसको छोरी हो र बाबु बेपत्ता छ भोलि ल उहाँलाई शङ्कै लागेछ अरे यो मुलुकको चाहिँ अब पुरुषको मात्रै रहेछ यो सारा कुरो चाहिँ र भोलि त्यो बाबु चाहिँ पत्ता लाग्दाखेरिमा विदेशी रहेछ भने उहाँको शङ्का त त्यही होला नि विदेशी रहेछ भने उहाँको नागरिकता खारेज हुने गरी त दिन सक्छ नि विदेशी रहेछ र पत्ता लाग्यो भने खारेज हुने तर बेपत्ता भइराखेको खालको स्थितिमा त आमाको नामबाट नागरिकता दिने कुरो जुन व्यवस्था भएको छ त्यो हिसाबबाट दिन सकिन्छ अलिकति म यसमा भनौँ र त्यस पछाडि त्यसरी दिन सकिन्छ त्यसले गर्दाखेरि तपाईँले समस्यालाई समाधान गर्नको लागि सहजता प्रदान गर्ने कि त्यसमा कहाँनिर जटिलता छ भनेर त्यो जटिलताको गाँठो खोज्ने मानसिकता मैले त्यही मात्र भनेको छु त्यसले गर्दाखेरि त्यसलाई सहज बनाउने होइन त्यसलाई फेसिलिटेट गर्ने र भोलि कुनै कारणले गर्दाखेरि समस्या आयो भनेदेखि बरु उसको नागरिकतै खारेज गर्ने उसलाई कारवाही नै गर्ने उसलाई सजाय नै गर्ने गरौँ न तर अहिले समस्या फुगाउँ भन्ने खालको मानसिकता बनिसकेको स्थिति छैन तपाईँको जवाबले केही प्रश्नहरू जन्माए तर यहाँ श्रोताहरू अघि नै पर्खेर बस्नु भएको छ म प्रश्नहरू लिइहाल्छु उहाँहरूसँग के छ विचार हामीसँग सबभन्दा पहिला दमौलीतिर लागौँ तनौबाट सागर पाण्डेजी पर्खेर बस्नु भएको छ सागरजी नमस्कार टेलिफोनमा समस्या आयो सागरजीको हामी रोल्पातिर लाग्छौँ राम बुढा मगर पर्खेर बस्नु भएको छ रामजी नमस्ते हजुर नमस्कार नेपाल चित्रमा स्वागत छ रामजी तपाईँलाई के लाग्छ आमाको नामबाट नागरिकता दिन जटिलता कहाँनिर देख्नुहुन्छ तपाईँ हजुर म त अब त्यो त भन्छ बाउ चाहिँ बेपत्ता भयो भने चाहिँ अब कहाँबाट लिने भन्छ आमाको नामबाट त सिर्पिन पनि पाउनुपर्छ भन्छ त्यो त अब खै अब बेपत्ता त अब हुन्छ होइन बेपत्ता हुन्छ तर बाउको नाम चाहिँ नागरिकता चाहिँ थाहा पाउनु पर्यो नि अब त्यो थान भएपछि अब त्यो कहाँबाट जन्मिएको होइन अब त्यो जन्मिएको कहाँबाट उत्पादन भएको त्यो पनि त थाहा हुनु पर्यो होइन त्यो भावको देवता हुन्छ तर धेरै जसो अब कहाँ कहाँ जाँदा अब देवता त हुन्छ अनि त्यसै अब भावको नाम त अब पहिलेदेखि नै अब थाहा हुनुपर्छ अस्तानी त राम बुढा मगर रोल्पाबाट हुनुहुन्थ्यो उहाँ भन्नुहुन्थ्यो बाउ त पत्ता लाग्नु पर्यो हराए पनि कसको बच्चा हो भन्ने त थाहा हुनु पर्यो भन्ने उहाँको तर्क रह्यो होइन अब थाहा हुनु पर्यो आमालाई थाहा तर आमाले मान्छे चिनेको छ भनेर चाहिँ बेपत्ता भएको मान्छेलाई त सरकार होइन कागजले त राज्यले त मान्दैन त्यसले गर्दाखेरिमा हाम्रो मुलुकमा एउटा कुरो भनेको विवाह दर्ता अनिवार्य छैन त्यो राज्यले दिन सकेको छैन अर्को भनेको बच्चा जन्मिसके पछाडि ल हस्पिटलमै बच्चा जन्माउँदाखेरि एउटा प्रमाण हुन्थ्यो होला अहिले होइन लगभग चाहिँ अब पच्चिस प्रतिशत जति महिलाहरूले मात्र त्यो स्वास्थ्य सेवा पाएको खालको स्थिति छ अनि त्यो पचहत्तर प्रतिशत बच्चाहरूले त्यो जन्मको दर्ता हस्पिटलबाट पाउने कुरो पनि भएन तपाईँ गाविसमा गएर जन्म दर्ता गर्नुपर्छ भनेको छ त्यो पनि सबै ठाउँमा चाहिँ चार हजार गाविसमा यो त्यो अनिवार्य गरिएको पनि छैन त्यो सम्भव पनि छैन भने तपाईँले व्यक्ति अनुहार फलान हो भनेर मात्रै त प्रमाण त मान्दैन भने उसको न त्यो विवाह दर्ता छ न चाहिँ जन्म दर्ता छ न चाहिँ नै अनिवार्य गरेको छ भने तपाईँले प्रमाणै जुटाउँदाखेरिमा त अनि फलानु हो भनेर भनेको आधारमा त त्यो त हुँदैन त्यसले गर्दा समस्या त त्यहाँनिरबाट आएको र एउटा कुरो तपाईँले अस्ति भर्खर पनि एउटा मैले हिजो मात्रै पनि हेर्दै थिएँ एउटा रिपोर्ट अहिले नागरिकता नलिएको सदस्यहरूको कुरा हेर्ने हो भने सबैभन्दा धेरै चाहिँ मनाङमा र मुगुका जनताले नागरिकता लिएका रहेनछन् किन भन्दा नेपाली हामीलाई नागरिकता के को लागि चाहियो अहिले त लाइसेन्सको लागि चाहियो जहाँ गाडी नै पुगेको छैन त्यहाँ लाइसेन्स किन चाहियो अर्को भनेको तपाईँले सरकारी कामकाजको लागि चाहिँ कार्यालय जान चाहियो जहाँ चाहिँ नि महिलाहरू घाँस र दाउरामा चाहिँ जिन्दगी बिताइरहेको छ तिनलाई कार्यालय किन चाहियो उनका नाममा न लाल पूर्जा हुन्छ न केही हुन्छ त्यसले गर्दाखेरिमा यो चाहिँ आवश्यकताले पनि जन्माउने कुरा रहेछ राज्यले दिनुपर्ने अरू सेवाहरू दिन नसकेको स्थितिमा अनि त्यो नागरिकता लिने बेलामा मात्र तपाईँले सबै कुरो प्रमाण पुर्या भन्न मिल्छ उसले सबै सबै बच्चा जन्माउँदाखेरिमा हस्पिटलमा बच्चा जन्माउन सकिने व्यवस्था के प्रोभाइड गर्नु पऱ्यो नि त त्यसो हो भने हस्पिटलमा बच्चा जन्माउनको एउटा प्रमाण हुन्छ अब तपाईँले अघि भन्नुभयो नि जस्तो बुवा भोलि बुवा कथम कदाचित विदेशी निस्क्यो भने अथवा केही कुरा नमिल्ने देखियो भने चाहिँ फिर्ता लिने शर्तमा नागरिकता दिए भइहाल्यो नि भनेर एउटा प्रश्न अनि सबभन्दा पहिला कानुनको कुरा स्पष्ट पारौँ यहाँ बुबा बुवा नभएको बुवाको नामबाट नागरिकता लिन नचाहेको अथवा बुवाले नागरिकता दिन नमानेको म मेरो फलानुको मेरै छोराछोरी हो भनेर चाहिँ स्वीकार्न नचाहेको व्यक्तिले आमाको नामबाट नागरिकता पाउने अवस्था यो देशमा छ कि छैन कानुन र परिपत्र अनुसार छ तर व्यवहारमा छैन त्यो भनेको कस्तो तपाईँले व्यवहार तपाईँ आफै संविधान सभामा चाहिँ सभापति एउटा महत्त्वपूर्ण पदमा बस्नुभयो तपाईँको पार्टी नेकपा एमाले सरकारधरि चलायो त्यसपछि तपाईँहरू प्रमुख प्रतिपक्षको रूपमा पनि बस्नुभयो तपाईँहरू महत्त्वपूर्ण पोजिसनमा बस्दा बस्दै आएको यो अन्तरिम संविधान त्यसपछि चलाउने ठाउँमा बसेको तपाईँको पार्टी त्यसको एउटा महत्त्वपूर्ण हिस्सा तपाईँ अब यहाँ कसलाई चाहिँ गाली गर्ने होइन त्यही त त्यसले गर्दाखेरि यो चाहिँ हाम्रो समाजमा रहेको अहिले पनि जुन खालको पितृ सत्तात्मक मूल्य मान्यता र मानसिकतालाई गाली गर्ने अब अरू यो व्यक्तिको हिसाबले अब पुरुष भनेर म पुरुषलाई पनि भन्दिनँ थुप्रै पुरुषहरू हिजो हामीले समितिमा छलफल गरिराख्दाखेरिमा यसको विपक्षमा बोल्ने महिला पनि थिए यसको एकदमै समर्थनमा बोल्ने पुरुष भन्दा मूल कुरो भनेको चाहिँ मान्छेको मानसिकता र महिलालाई हेर्ने दृष्टिकोण महिला भनेको म सरैको चाहिँ नागरिक हो कि होइन भनेर जुन व्यक्तिले हेर्न सक्छ त्यो दृष्टिकोण राख्छ उसले यो समस्यालाई वास्तवमा यो समस्या हो यसलाई समाधान गर्नुपर्छ भन्छ जसले चाहिँ महिला भनेको त बच्चा जन्माइदिने चाहिँ नि होइन एउटा चाहिँ मसिन जस्तो मात्रै हो नि उसको सारा चाहिँ अधिकार भनेको त उसको बाउमा हुन्छ नि भन्ने मानसिकता राख्छ त्यस्ता मान्छेहरूले आमाको नामबाट नागरिकता दिन त कहाँ हुन्छ अनि बच्चा जन्माउँदा बाउ त पहिचान गर्न सक्नै पर्यो नि भन्ने खालको कुरा यो समस्या यो मानसिकताको त्यो हो त्यसले गर्दा मैले यसलाई के भन्ने गरेको छु भन्दा मैले चाहिँ आजकलभरि अहिले हामीले बैसठी त्रिसठीको आन्दोलनको उपलब्धिलाई संरक्षण गर्ने हिजो संविधान सभाले चार वर्षसम्म गरेको कामको संरक्षण गर्ने भन्ने कुरा गरिराख्दाखेरिमै पनि त्यो मध्ये चाहिँ के के हो त भन्दा तपाईँले दिनदिनै दे सुन्नुहुन्छ एउटा गणतन्त्र ल्यायौँ अर्को चाहिँ नि धर्मनिरपेक्षता ल्यायौँ भन्ने खालको कुरा नि गर्छौँ तर यो दुइटै कुरो हेर्दाखेरि नेपाली महिलाहरूले यो कुरो अनुभूत गर्न सकेका छैनन् र यो बाबुको मात्रै पहिचानबाट वंश हुन्छ भन्ने कुरो एउटा हिन्दू संस्कारबाट आएको कुरा पनि हो त्यो कुरो त्यो मानसिकताले हाम्रो सिङ्गो चाहिँ नि राज्य संयन्त्रलाई र हाम्रो पार्टीका नेताहरूको मानसिकतालाई छुन सकेको छैन भने त्यो सेक्युलरिजम होइन त्यो धर्मनिरपेक्षता कहाँनिर आयो दोस्रो कुरो भनेको गणतन्त्र भनेको कसैको पनि जन्मदाखेरिमा विशेष अधिकार हुँदैन र जुनै अधिकार हुन्छ भने सबै नागरिकलाई बराबर हुन्छ भनेर जुन भनिएको छ फेरि पनि जन्मदाखेरि तपाईँ पुरुष भएकोले वंशको अधिकार तपाईँमा हुने म महिला भएको कारणले मका त्यो ना अधिकार नहुने भनेको त तपाईँमा जन्मदाखेरि एउटा पुरुष भएकोले विशेष अधिकार त कायम छ नि भने व्यवहारमा अहिले पनि यो गणतन्त्र महिलाहरूका लागि गणतन्त्र आएको छैन र यहाँ राजतन्त्रको अवशेष हरेक नागरिकहरूमा चाहिँ नि अझै कायम छ भन्ने कुरो चाहिँ अनुभूत हुन थालेको छ हामीसँग भरत भुषालजी हुनुहुन्छ काँचीबाट भरतजी नमस्कार भरतजी हेलो भरतजी हजुर भरतजी नमस्ते नेपाल क्षेत्रमा तपाईँलाई स्वागत छ तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ हजुर मेरो अतिथिजीलाई नमस्कार हजुर नमस्कार मेरो विचार के छ भने यो नेपालमा यो महिला आमाको नामबाट पनि नागरिकता पाउने भन्दा यो दुई हजार त्रिसठी सालमा संसदले पारित गर्यो सैद्धान्तिक रूपमा त यसमा कसैको पनि असहमति देखिँदैन र व्यावहारिक रूपमा जाँदा यहाँ विभिन्न जटिलताहरूदेखि यसमा यहाँले पनि प्रकाश पारिसक्नु भएको छ एउटा कुरा अर्को कुरा यो चाहिँ यसमा चाहिँ जटिलता किन पुलिस पुलिस प्रधान जम्बले जम्बाले काम गऱ्यो भन्नुभएको छ कि यहाँले किनभने पुलिसहरू यसमा चाहिँ जुन चाहिँ बाबुको नामबाट नागरिकता लिने जुन अप्ठ्यारो हुन्थ्यो तर त्यसमा चाहिँ आमाको नामबाट नागरिकता पाउने एकदम सहज छ कि किनभने विभिन्न किसिमले गर्दा सहज देखिन्छ त्यस कारणले गर्दा यसमा चाहिँ खास चाहिँ जटिलता या यहाँको विचारमा केही कुराहरूमा जटिलता खास हस् धन्यवाद उहाँ भरत भूषाल अर्घाखाँचीबाट म दमौलीबाट सागर पाण्डेजीलाई लिइहाल्छु सागरजी नमस्कार सागरजी उहाँको टेलिफोनमा समस्या छ अब हामी जटिलतामै गफ गरिरहेछौँ बिन्दा पाण्डेजी अघि तपाईँले भन्नुभयो यो मानसिकताको समस्या हो भने म एउटा सिडिओलाई महिला वा पुरुष भनेर हेर्दिनँ ऊ एउटा सरकारको एउटा अङ्ग हो जसले उसलाई नियम कानुन र व्यवस्था पालना गर्न ऊ त्यहाँ बसेको हो ऊ पुरुष पनि होइन महिला पनि होइन उसको त्यो एउटा पेसा हो त्यो हिसाबले हेर्दाखेरि तपाईँ भन्नुहुन्छ संविधानमा त्यो स्पष्ट व्यवस्था छ संविधानले दिएको हरेक शब्दलाई अक्षरस पालना गर्ने दायित्व एउटा सरकारको हो राज्यको हो त्यो राज्य तपाईँहरूले चलाउने बेलामा तपाईँहरूले चाहिँ कसले दिएन किन दिएन भन्ने कुरा हेरेर त्यसलाई कारवाही किन गर्न सक्नु भएन होइन त्यही हो कि मैले भने त्यो एउटा सिडिओ मात्रै त्यो सिडिओको मानसिकता मात्रै त्यो भएको भए त कारवाही गर्न सकिन्थ्यो होला होइन त्यसमा म तपाईँलाई भनौँ जुन बेला हामी संविधान सभामा थियौँ हामी संविधान सभामा भएको बेलामा पाँचजना गृहमन्त्रीहरू भए र म त्यहाँको त्यो कमिटीको चेयरको हिसाबले पाँचजना मध्ये चारजना गृहमन्त्रीकोमा म आफै साथीहरू लिएर म डेलिगेसन गएको थिएँ र उहाँहरूसँग डेलिगेसन जाँदाखेरि प्रत्येकपल्ट जाँदाखेरिमा उहाँहरूले भन्नुहुन्छ के भन्दा यसको बारेमा चाहिँ तपाईँहरूले भनेको कुरो एकदम ठिक हो यो संविधानले पनि दिएको कुरा हो कहाँनिर जटिलता रहेछ किन त्यो चाहिँ नि एकपल्ट हामी यहाँ छलफल गर्छौँ अनि त्यस पछाडि यसको बारेमा चाहिँ जटिलता कसरी चाहिँ फुकाउने र सरल बनाउने भन्ने बारेमा चाहिँ अनि तपाईँहरूलाई फेरि बोलाउला नि भन्ने उहाँहरूले भन्नुभयो त्यसो फेरि बोलाउने बेलासम्ममा त्यो सरकार परिवर्तन भयो हेर्नुहोस् छ महिना सात महिनाभन्दा बढी सरकार नरहने अनि त्यो खालको स्थिति हुँदा हुँदै हुँदा हुँदै हामीले लगेर त्यहाँ बुझाएको फाइलहरू नै पनि एकपल्ट त हामीले कतिसम्म गऱ्यौँ त्यो जुन चितवनको केस छ चितवनको एक सय तिनजना आमाहरूको एक सय त्रिसठीजना बच्चाहरूको जुन चाहिँ समस्या थियो त्यो समस्यालाई पनि हामीले फाइल नै लगेर त्यो सबै बुझाइसकेपछि नि हामी एकदम चाहिँ त्यहीँ गरे नि अध्ययन गर्छौँ आदि गर्छौँ के के भने त्यो पनि समस्या समाधान भएन त्यसले यो मानसिकताको समस्या भनेर म तपाईँलाई एउटा उदाहरणै भनौँ भर्खरै अस्ति बिचमा हामी नेकपा एमालेको तर्फबाट जुन एक महिने अभियान थियो त्यो अभियानको सन्दर्भमा म काठमाडौँ दुईमा गएको थिएँ त्यतिखेर तिन चारवटा केस म कहाँ आएँ र त्यो मध्येको एउटा केस थियो कोटेश्वरकै आमा त्यसपछि बाबु नुवाकोटको अनि उसले घरमा चाहिँ अर्को दुईवटा श्रीमती हुँदाहुँदै यो तेस्रो बिहा गरेको रहेछ छोरी जन्मियो त्यसपछि छोरी यहीँ बस्यो यहीँ हुर्क्यो अहिले एसएलसी गरेर उसले चाहिँ नागरिकता लिन जाँदाखेरिमा बाउले उहाँ यो पुरुषको दम्ब भन्नुहुन्छ भनेर भन्ने जुन छ नि यो दम्ब व्यवहारले देखाएको कुरा हो अनि नागरिकता दिनको लागि छोरीको लागि नागरिकता दिनु पऱ्यो भन्दा मेरो घरमा आएर बसियो भने मैले नागरिकता दिन्छु होइन भने दिन्न म चाहिँ फलानु पार्टीको हो त्यो कारणले गर्दाखेरिमा दिन्न भनेर पार्टीको उल्टै धाक लगाएर दिन्न भनिसकेपछि पछि हामीले चाहिँ ल तपाईँ जानुहोस् अब त्यहाँ ओडाको सिफारिस लिएर गएपछि के हुन्छ भने चाहिँ त्यो पठाइयो पठाएपछि अनि सिडिओ कार्यालयमा गएपछि सुरुमा यो हुँदैन भन्यो पछि फेरि कुरा गऱ्यौँ किन हुँदैन यो भनेपछि तपाईँ जागिर खाने ठाउँको गएर सिफारिस लिएर आउनुहोस् भने जागिर खाने ठाउँ भक्तपुर त्यहाँको सिफारिस लगाएपछि तपाईँले जागिरको आधारमा चाहिँ भक्तपुरबाट चाहिँ नागरिकता लिने उतै जानुहोस् भने अनि पछि हामीले भने ए बाबा यो त नागरिकता भनेको त आमाको नागरिकताको आधारमा लिने हो भक्तपुरमा किन जाने भनेर हामीले अब यो सिडिओको कार्यालयमा जाने भन्दा नि एकपल्ट गृहमै बुझौँ नि त भनेर गृह मन्त्रालयमा गएर नागरिकता शाखाको साथीहरूसम्ममा यहाँ त नदिनुपर्ने कुनै कारणै छैन भन्नुभयो अनि यो त दिएन त के गर्ने त ल भन्नुहोस् भनेपछि उहाँले फोन गर्नुभयो फोन गरेपछि यो त नदिनुपर्ने कारण देखिँदैन यो के समस्या हो भनेपछि होइन सर भोलि पठाइदिनुहोस् एकपल्ट हेर्छु भने भोलिपल्ट फेरि अनि जानुहोस् भनियो होइन उहाँ गइसके पछाडि चाहिँ अनि अलिकति आलताल गर होइन अहिले सिडिओ सब आउनुहुन्छ अनि त्यसपछि भनेपछि अन्तिममा सिडिओ आइसकेपछि अनि कुरा गरेर भोलिपल्ट उहाँले नागरिकता लिएर आउनुभयो भनेपछि यो कानुनको समस्या हो कि मानसिकताको समस्या हो केही श्रोताहरूले एसएमएस गर्नुभएको छ फेसबुकमा पनि आफ्नो कुरा राख्नु भएको छ म केही सुनाइहाल्छु प्रतिनिधि आवाजहरू डिबी कार्कीजी बाग्लुङबाट लेख्नुहुन्छ फेसबुकमा आमाको नामबाट नागरिकता दिने कुरा ठिक छ संविधान सभाको चुनाव भयो भने संविधानमा यो कुरा स्पष्ट लेखिनुपर्छ यद्यपि संविधान अन्तरिम संविधानमा यो कुरा लगभग स्पष्टैसँग लेखिएको छ जस्तो लाग्छ वंशजको आधारमा पनि नागरिकता दिने एउटै मात्रै कुरामा विभेद के छ भन्दाखेरि यदि बाबु विदेशी रहेछ भने भन्ने चाहिँ एउटा त्यो छ अरू चाहिँ बाबु पत्ता नलागेको बाबुले दिन नचाहेको अथवा चाहिँ आमाको नामबाटै लिन्छु भनेर कसैले इच्छा जाहेर गरेको बेलामा कुनै समस्या छैन हामीलाई क्षतिज राजजी धनकुटाबाट नेपाल सरकारको छोटो रूप एनसी टाइपर स्पेस दिएर पाँच पाँच शून्य शून्य म्याच गरेर लेख्नुहुन्छ आमाको नाममा नागरिकता नदिनु भनेको राज्यले नै महिलामाथि भेदभाव गरेको पुष्टि हुन्छ भनेर लेख्नुहुन्छ त्यसै गरी हामीलाई अर्को एसएमएस आज आएको छ आमाको नामबाट नागरिकता पाउने कुरा त ठिकै हो तर कतिपय समाजमा बाबा नै नखुट्टिएको छोराछोरी छन् अब तिनीहरूलाई नागरिकता दिँदा कडाइका साथ बाबाको नाम उल्लेख गर्नु पर्यो भनेर भनिँदाखेरि समस्या भएको छ यसरी कडाइको साथ उल्लेख गर्नु परेपछि कसरी नागरिकता उनीहरूले लिन सक्छन् भनेर भन्नुहुन्छ त्यही त हो त्यो त्यसले मानसिकताको समस्या यो व्यावहारिक रूपको समस्या भनेर अघि मैलेदेखि सुरुदेखि भनेको कारणै त्यही हो यो चाहिँ कानुनी हिसाबबाट परिपत्रको हिसाबबाट निर्णयको हिसाबबाट यो कुनै समस्या होइन यो मानसिकताको समस्या यो मानसिकता सिङ्गो राज्य संयन्त्रमा छ र राजनैतिक दलका ठुला नेताहरूमा पनि यो समस्या छ भन्ने कुरालाई अब हामीले बुझ्नुपर्छ र भोलि संविधान सभाको निर्वाचनको कुरा गरिराख्दाखेरिमा आम नेपाली जनताले अब ती नेताहरूलाई सोध्नु पर्यो तपाईँको मानसिकता मुखतामै गणतन्त्र आएको छ कि तपाईँको मुखमा मात्रै गणतन्त्र आएको छ भनेर बिचरा बिचरा हाम्रा जनताहरू अलिक टाढा टाढा छन् तपाईँको त ठुला नेताहरूसँग दिनकै भेट हुन्छ तपाईँले सोद्धा के भन्छ होइन हामीले त सोधिरहेका छौँ हामीले त लडिरहेका छौँ अब हामीले सोद्धाखेरिमा बाहिर त्यही त बाहिर बाहिर भेट्दाखेरिमा यो त एकदमै हुनुपर्ने कुरा हो भन्छन् जुन ठाउँमा निर्णय गर्ने हो निर्णय गर्ने ठाउँमा महिलाहरूको सहभागिता अहिले पनि गराउँदैनन् र त्यो ठाउँमा गएर उनीहरूले निर्णय गर्दाखेरिमा यो कुरोलाई ध्यानै नदिने खालको स्थिति अहिले पनि छ हामीसँग ऋषिराम पाण्डे प्युठानबाट हुनुहुन्छ ऋषिरामजी नमस्ते ऋषिरामजीको टेलिफोनमा समस्या छ हामीसँग हेमलाल परियार हुनुहुन्छ स्याङ्जाबाट हेमलालजी नमस्ते नमस्ते नमस्ते हजुर हेमलालजी भन्नुहोस् अनि केटाहरूले फसाइदिन्छन् होइन हजुर अनि त्यहाँबाट के गर्छन् त भन्दाखेरि आफै फरार भइदिन्छन् हजुर होइन कतिपय महिलाहरूले बिचरा अब म त यता न उता भएँ भनेर कसैले त्यो बच्चा पैदा भइसकेपछि फालिदिन्छन् कि यता उता भएर हो नि होइन र अनि मैले भन्न खोजेको अनि कोही महिलाहरूले त बच्चा माया लाग्छ नि आफूले पाएको बच्चाहरूलाई त अनि त्यसपछि के गर्छन् त ती बच्चा पाल्छन् पछि नै छैन फरार भयो कहाँ गयो कहाँ छिटो मान्छे हो के गर्यो कहाँ गयो उसलाई थाहै छैन अनि बाउ बाउ नै चाहिन्छ भने कसरी प्रमाण दिने नि त्यो महिलाले भन्नुहोस् त हस् उहाँ हेमलाल परियार स्याङ्जा वालिङबाट हामीसँग बुटवलबाट रमेश अब्जुजी हुनुहुन्छ रमेशजी नमस्ते हजुर रमेशजी भन्नुहोस् मेरो म बुढो तपाईँको चाहिँ यो टोलको यो मतिपुर गाविसकोमा एउटा पोखराबारी भन्ने ठाउँ छ होइन हजुर त्यहाँ चाहिँ तपाईँको एकजना मेरो आफ्नो मान्छे हुनुहुन्छ शम्भु परियार भन्ने हुनुहुन्छ हजुर उहाँको समस्या के छ भन्नुहुन्छ भने उहाँको चाहिँ बाउ हुनुहुन्छ बाउ कहाँको के होइन केही थाहा छैन बाउ जीवित हुनुहुन्छ होइन हजुर तर लाटो टाइपको हुनुहुन्छ अनि आमा पनि हुनुहुन्छ उहाँको आमा पनि लाटो हुनुहुन्छ है तर उहाँको चाहिँ के छ भन्दा चाहिँ शम्भु परिवारको चाहिँ नागरिकता बनाउने क्रममा उहाँको धेरै प्रोसेस चाल्नुभयो होइन उहाँ चाहिँ गाविसम्म जानुभयो गाविसको सचिवले चाहिँ उहाँको सिफारिस गर्दैन कि र उहाँको चाहिँ अहिलेसम्म पनि उहाँको चाहिँ नागरिकता बनिरहेको छैन होइन मैले चाहिँ के सोध्न चाहेको भने कि उहाँको चाहिँ नेपाली भइकन पनि होइन नेपाली हो बाउ छ आमा छ तर बाउको चाहिँ नागरिकता छैन बाउ के फर्नु भन्ने पनि अब पुष्टि छैन किनभने बाउ मलाई लाग्छ बाउ पनि अनाथ थियो होइन उहाँ चाहिँ जस्तो अब गाउँमा हिँड्दै गर्दाखेरि त्यो लाएको आमालाई चाहिँ उहाँको बाउसँग बिहे भएको थियो है उहाँको मामाहरू चाहिँ हुनुहुन्छ तर मामाहरूले पनि धेरै प्रोसेस चाल्नु भयो बनाउन सक्नु भएन सर है हस् धन्यवाद रमेश सब्जी बुटलबाट हुनुहुन्थ्यो यहाँ अर्को पनि प्रश्न आएको छ एकजना श्रोताले नाम त लेख्नु भएन तर उहाँले के लेख्नु भएको छ मैले अन्तर्जातीय बिहा गरेको छु मेरो श्रीमतीको बुवा आमाले अन्तर्जातीय बिहा गर्यो भनेर सहयोग नदिने भएको छ यस अवस्थामा मैले कसरी मेरो श्रीमतीको नायरता बनाउँ समस्या छ भनेर हाम्रो नेपाल जारीको छोटो रूप एनसी टाइपको स्पेस दिएर पाँच पाँच शून्य शून्यमा एकजना श्रोताले पनि लेख्नुभयो अब त्यसमा यो अब विवाहको कारणले गर्दा भन्ने त अब सायद उहाँले नागरिकता बनाइसक्नु भएको छैन त्यो कारणले गर्दाखेरिमा बाबुआमाको पह त्यो सिफारिस चाहिने खालको कुराहरू रह्यो अब त्यसको बारेमा तपाईँले फेरि पनि पहल गर्नुहोस् भएन भने अन्तिममा भनेको त अब अदालतको शरणमा जानुभन्दा अर्को उपाय हुँदैन त्यतिखेर चाहिँ अथवा उहाँको चाहिँ कुनै अरू होइन सर्टिफिकेटहरू के केहीमा चाहिँ त्यस्तो आमाको नामहरू उल्लेख भएको छ भनेदेखि आमा बाबुले त्यो स्वीकार नगर्दा नगर्दै पनि उहाँका कागजपत्रका आधारमा चाहिँ नि गाविसले सिफारिस दिन सक्छ र त्यो सिफारिस दिइसकेपछि त्यसको आधारमा श्रीमानको नामबाट नागरिकता बन्ने खालको स्थिति चाहिँ बन्न सक्छ अब त्यो नहुँदाखेरि अर्को अब त्यही नै हो अदालतमा जानेभन्दा अर्को उपाय छैन अब अदालतै पनि कति चाहिँ नि जेन्डर सेन्सिटिभ छ भन्ने खालको कुरो त अब आफ्नो ठाउँमा छ अहिलेसम्मका कुराहरू हेर्दाखेरिमा अदालतले त्यसमा साथ दिन्छ भन्ने अब हामीले विश्वास गर्ने कुरा हो अर्को चाहिँ अब यो रमेशजीले जुन शम्भु परियारको भनेर कुरा गर्नुभयो यो उहाँले नागरिकता पाउनुपर्छ होइन राज्यले यस्ता मान्छेलाई नागरिकता नदिने भन्ने खालको कुरो हुँदै होइन दिनैपर्छ तर त्यसको लागि अलिकति चाहिँ अब त्यो उहाँ जहाँ बस्नुहुन्छ त्यो बसेको ठाउँमा अलिकति सरजमिन गर्ने आदि इत्यादि हिसाबबाट जानुपर्छ होइन भने यसको पनि अन्तिममा गएर हामीले मुद्दा लडेरै पनि उहाँले नागरिकता पाउन सक्ने स्थिति चाहिँ बन्छ उहाँ आफै अब मुद्दा लड्न सक्ने स्थितिमा हुनुहुन्न त्यसले गर्दाखेरि मैले योभन्दा पहिला पनि एक दुईवटा यस्तै कुराकानीमा भनेको थिएँ अब अरूले के गर्छन् मलाई थाहा छैन तर म एउटा नेकपा एमालेको केन्द्रीय सदस्य भएको हिसाबले मैले चाहिँ सबै चाहिँ यो खालका समस्या भएका नागरिकहरूलाई र यो समस्यासँग परिचित भएका र समस्या समाधान खोजिराख्नुभएका चाहिँ आम नागरिकहरूलाई के भनेको छु भन्दा नेकपा एमाले यो मुद्दालाई लिनुपर्छ पचहत्तरै जिल्लामा हाम्रा कार्यालय छन् तपाईँहरू यसको समाधान खोज्न त्यहाँ एकपल्ट जानुहोस् त्यहाँका साथीहरूले सहयोग गर्नुहुन्छ भएन भनेदेखि तपाईँले सिधै केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहोस् नेकपा एमालेको केन्द्रीय कार्यालयमा यसको डिटेल लेखेर फ्याक्स गर्नुभयो अथवा फोन गर्नुभयो भने नि हामी यसको बारे के गर्न सक्छौँ हामी गर्छौँ र यी मुद्दा लानै पऱ्यो भने पनि अदालतमा लैजानको लागि हाम्रो कानुन विभाग छ हामी निशुल्क हिसाबबाट यी मुद्दाहरूलाई चाहिँ अदालतमा पनि लैजाने खालका कुरा गर्छौँ भन्ने चाहिँ मैले आग्रह गर्न चाहन्छु धेरै समस्याहरू छन् समस्या समाधानको लागि हामी सबैले साझा हिसाबबाट यो सबैको साझा मुद्दा भनेर अगाडि बढौँ म यही नै आग्रह गर्न चाहन्छु हामीलाई फेसबुकमा अर्जुन डुम्रेजी के भनेर लेख्नुहुन्छ भने कानुनले आफै काम गर्ने होइन कानुनले एउटा बाटो मात्र बनाउँछ त्यो बाटोमा हिँड्न नसक्नु हाम्रो ठुलाबाट भनिनेहरूको कमजोरी हो नेपालको कानुन दैवले जानु भने जस्तै हो नागरिकताको सवालमा पनि यस्तै भएको छ ठुलाबडाले चाहेमा कानुन मिचेर भए पनि फाइदा लिने अवस्था छ तर गरिब निमुखाले जहिले पनि दुःख पाउँछन् आमाको नामको नागरिकताको पनि यसको एउटा उदाहरण हो भनेर भन्नुभयो आमाको नाममा नागरिकता नदिने प्रशासन भन्छ कानुन नै प्रश्न छैन नियम कानुनको स्पष्ट व्यवस्था गरिदिनु पर्यो हामी दिन्छौँ भनेर विगतमा दा दादिङको सिडिओ रहनुभएका अहिले पश्चिमाञ्चल क्षेत्रीय उपप्रशासक सात खरेलले पनि त्यही भन्नुभयो म एउटा कुरा जोडिहालेँ आमाको नामबाट नागरिकता लिनको लागि कानुनमा अस्पष्टता चाहिँ के छ त हामीले यही प्रश्न कानुन व्यवसायी सबिन श्रेष्ठलाई सोधेका छौँ उहाँको कुरा सोधेछौँ कानुनको व्याख्या पनि सर्वोच्च अदालतद्वारा जस्तो यहाँले सुन्नुभएको होला सबिना दमाईको मुद्दामा उहाँले चाहिँ बाबु पत्ता नलाएको भनेर नायिता लिन जानुभएको थियो र दोलखाको जिल्ला प्रशासन कार्यालयले नायिता दिएन र त्यस उपर मुद्दा जाँदाखेरि सर्वोच्च अदालतले नेपाली आमा भएको र बाबु पत्ता नलागेको हकमा चाहिँ नायिता दिनु भनेर सबिना दमाईजीले नायिता पनि बनाउनु भएको छ र त्यो मुद्दामा के समेत भन्यो भन्दाखेरि सर्वोच्च अदालतले सबैजना सबिना दमाई जस्तो गरेर चाहिँ सर्वोच्च अदालत आइराख्न सक्दैन त्यसले गर्दाखेरि यो प्रक्रिया सहज बनाउनु सरल बनाउनु र गृह मन्त्रालयले चाहिँ सबै पचहत्तरैवटा जिल्ला प्रशासन कार्यालयमा चाहिँ आमाको नामबाट बाबुपत्र नलागेको स्थितिमा सहज रूपमा चाहिँ नागरिकता दिने चाहिँ व्यवस्था गर्नु भने एउटा सर्कुलर जारी गर्नु भन्ने समेत त्यो फैसला भएको थियो र त्यो फैसलाको आधारमा सर्कुलर पनि जारी भएको छ तै पनि नायिता पाउने कुरा गर्दाखेरि अहिले पनि सहज चाहिँ भइरहेको छैन अब त्यो कानुनमा हेर्ने हो भने पहिलो हेर्दाखेरि आमा वा बाबु नेपाली छ भने वंशजको आधारमा नागरिकता दिनु भनेर भनिएको छ तर अब बाबुको चाहिँ खाली लेख्न मिल्दैन भनेर सिडिओहरूले भनिरहेको धेरै ठाउँमा त्यो भनेको बाबुको ठेगाना नभएको भनेर कि लेखिदिने कि भने अब अनेक तरिकाले झुल्याउने आमालाई वंशज बानेर दिँदा पनि त हुन्थ्यो नि होइन त दिँदाखेरि हुन्थ्यो र हामीलाई संविधान हेर्दाखेरि पनि दिएको हो कि जस्तो चाहिँ देखिएको हो तर खासमा वास्तवमा चाहिँ दिइरहेको छैन तर जुन यो बाबु पत्ता नलागेको भनेर जुन लेखेर दिने कुरा छ जस्तो सबिना दमाईकै हकमा पनि जब सर्वोच्च अदालतको निर्णय भयो उहाँले जिल्ला प्रशासन कार्यालय दोलखामा जब नागरिकता लिन जानुभयो पहिलो उहाँको नागरिकता चाहिँ बाबु पत्ता नलागेको भनेरै उहाँलाई चाहिँ दिइएको थियो तर त्यो नायिता सबिनाजीले स्वीकार गर्नु भएन र यस्तो नलेखिकन मेरो आमाको मात्रै नाम लेखेर नायिता दिनुपर्छ किन भन्दाखेरि त्यस्तो नायितामै त्यो जाति जुन चाहिँ प्रत्येक कार्यालय सबै ठाउँमा देखाउनुपर्छ त्यसले चाहिँ एउटा त्यो लान्छित गर्ने अवस्था रहन्छ भनेर उहाँले आपत्ति जनाइसकेपछि त्यो नागरिकतालाई फिर्ता गरेर त्यो बाबुको नाम लेखेको ठाउँमा चाहिँ खाली राखेर नागरिकता चाहिँ दिएको अवस्था पनि छ पछिल्लो अवधिमा गृह मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले चाहिँ हामीले चाहिँ यस्तो किसिमको नागरिकतामा बाबुको नाम चाहिँ पत्ता नलागेको भनेर नलेखिकन खाली राख्ने गरेको छौँ भन्ने गर्नुभएको छ तर त्यो पनि सबै ठाउँमा अभ्यास भइरहेको छैन र एउटा त लिनै पनि धेरै कठिनाइको स्थितिहरू छ अब नागरिकता यसरी आमाको नामबाट माग्दाखेरि नदिने एकजना सिडिओसँग हामीले कुरा गरेका थियौँ उहाँले भन्दै हुनुहुन्थ्यो कि सरकारले एउटा निश्चित मापदण्ड बनाइदियो भनेदेखि अनि हामीलाई दिन सजिलो हुन्छ नभए हामी दिन सक्दैनौँ यसमा चाहिँ एउटा सर्वोच्चले कुनै एउटा पर्टिकुलर केसलाई दिनु भन्यो भने त्यो केसको लागि मात्रै त्यो हुन्छ अरूलाई नजिर बस्दैन भनेर भन्दै हुनुहुन्थ्यो उहाँले हजुर तर उहाँले यदि नेपालको संविधान पढ्नुभयो भने सर्वोच्च अदालतको निर्णय चाहिँ नेपाल कानुन सर लागू हुनेछ र सर्वोच्च अदालतले कुनै पनि मुद्दामा जुन सिद्धान्त प्रतिपादित गर्छ त्यो सिद्धान्त चाहिँ सबै अड्डा अदालतको लागि चाहिँ लागू हुन्छ भनेर संविधानमा लेखिएको धारा छ त्यो धारालाई उहाँले मान्नुहुन्छ कि मान्नु हुँदैन अर्को सबिना दमाईकै केसमा पनि सर्वोच्च अदालतले संविधान दमाईको हकमा मात्र होइन अरू धेरै यस्ता महिलाहरू छन् यस्ता नेपाली आमाका सन्तानहरू छन् उनीहरूले पाइरहेको छैन त्यसले अरूको हकमा पनि सरल गर प्रति परिपत्र चाहिँ जारी गर भनेर गृह मन्त्रालय परिपत्र जारी गर्न लगाएको त्यसले नागरिकता जस्तो विषयलाई जब सर्वोच्च अदालतले एउटा कानुनको व्याख्या गरेर सिद्धान्त प्रतिपादन गरिसकेपछि त्यसलाई मानेर र जुन गृह मन्त्रालयबाट जुन परिपत्र जारी भएको छ त्यसलाई पनि स्वीकार गरेर चाहिँ सहज प्रक्रिया सुरु गर्नुपर्ने हो तर दुर्भाग्य के छ भन्दाखेरि अझ पनि हामी नेपाली आमा वंशज हुन सक्छ भन्ने जुन चाहिँ एउटा अवधारणा छ त्यसलाई चाहिँ स्वीकारिरहेको छैनौँ हामी भन्दाखेरि मातृभूमि भन्छौँ तर मातृभूमि चाहिँ आमाको नामबाट होइन पिताको नामबाट मात्रै नागरिकता हुन्छ भन्छौँ जननी जन्मभूमि भन्छौँ तर हाम्रो आमाको मान्यतालाई चाहिँ दिन सकिरहेको छैनौँ कानुनमा कुनै संशोधन गर्नुपर्ने आवश्यकता चाहिँ छैन यतिको लागि संशोधन गर्नुपर्ने आवश्यकता छैन तर कानुनमा कहाँनिर संशोधन गर्नुपर्ने आवश्यकता छ भन्दाखेरि विदेशी बाबु र नेपाली आमा भएको हकमा चाहिँ यो अङ्कृत नागरिकता दिन सक्ने भन्ने जुन व्यवस्था छ त्यसलाई चाहिँ नेपाली आमा र नेपाली बाउलाई समान हैसियत दिन चाहिँ त्यसमा चाहिँ संशोधन गर्नुपर्ने आवश्यकता मा चाहिँ अहिले पनि दिन सक्ने जुन व्यवस्था छ त्यसलाई चाहिँ कार्यान्वयनमै चाहिँ प्रभावकारी रूपमा र सहज रूपमा ल्याउनु पर्ने आवश्यकता छ हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो सबिन साई उहाँ महिलाहरूको लागि वकालत गर्ने कानुन मञ्चमा पनि काम गर्नुहुन्छ जसले महिलाहरूलाई नागरिकताको सवालमा सहयोग गर्ने काम गरिरहेको छ उहाँहरूको कुरा लिइहाल्छु विपिन कुमार हुनुहुन्छ म्याग्दीबाट विपिनजी नमस्ते नमस्कार छोटो है विपिनजी नमस्कार मेरो प्रश्न उहाँ महिला जुन हुनुहुन्छ उहाँलाई छ होइन जस्तो उहाँले भन्नुभयो आमाको नामबाट नागरिकता चाहिँ पाउनुपर्छ त्यो कुरो त एकदम ठिक होइन तर पनि त्यो छोरा कसको हो त्यो छोरी कसको हो त्यो बुढी कसको हो भन्ने चाहिँ एउटा पत्ता लगाउने एउटा ठोस प्रमाण त चाहियो नि त आखिर त्यसको पतिको हो भनेर र उसको बाउको हो कुन जिल्लाको हो कहाँबाट बेपत्ता भयो कसरी हरायो र किन छैन कहाँ छ के छ एउटा चाहिँ त्यो खोजी खोजी त गर्न पर्यो नि त आखिर होइन हस् धन्यवाद आउँदै विपिन कुमार म्याग्दीबाट तपाईँको प्रश्नमा हामी आउँछौँ अहिले बर्दियातिर लागौँ राजेन्द्र ओली पर्खेर बस्नु भएको छ राजेन्द्रजी नमस्ते हजुर नमस्कार हजुर राजेन्द्रजी छोटोमा आफ्नो कुरा राखिदिनुहोस् हजुर मेरो अतिथिलाई पनि नमस्कार नमस्कार अतिथिजीहरूलाई यस्तो मेरो क्वेसन छ कि यस्ता राजनीतिक दलहरूसँग हजुरहरू पनि मेम्बर भएर टाँसिन बस्नु लाज लाग्दैन किन भन्नुहुन्छ भने हाम्रो बेलो बर्दियामा आउनुहुन्छ भने विदेशी नागरिक जसको आमा र बाबु नेपाली होइन उसले नागरिकता पाएको भनेपछि उनीहरूलाई यिनीहरूले सर्वदलीयको आधारमा सिफारिस गर्छन् भने त्यो नेपालमा जन्मिएको महिलालाई सर्वदलीय आधारमा सिफारिस किन गर्दैन उहाँ राजेन्द्र ओली बर्दियाबाट महत्त्वपूर्ण कुरा उठाउनु भयो हामीसँग ढुनीराज पोखरेल सरलाईबाट हुनुहुन्छ ढुनीराजी नमस्ते नमस्ते दाइ हजुर छोटोमा है हजुर अतिथि पनि नमस्ते हजुर नमस्ते मैले राख्न खोजेको जिज्ञासा के भने आमाको नामबाट नागरिकता दिने क्रममा यो आफैमा न्याय सङ्गत र व्यवहारिक हो तर बाबुको वास्तविक पहिचान नभइकन आमाको नाममा नागरिकता दिने अधिकार कार्यान्वयन गरियो भने तराईमा गैर नेपालीले नागरिकता पाउने हुँदाखेरि तराईमा बसोबास गर्ने नेपाली अधिकारबाट वञ्चित हुनुको साथै र यो <clears throat> जातीय खोजी खलबलिने हस् त उहाँ ढुनिराज पोखरेल सरलाईबाट आउनुभयो म दाङबाट एकजना श्रोता लिन्छु आजको लगभग अन्तिम श्रोता शोभाराम ओलीजी हुनुहुन्छ शोभारामजी नमस्ते टेलिफोनमा समस्या आयो दुई तिनवटा कुराहरू आए विपिन कुमारजीले फेरि पनि उठाउनु भयो ए बाब त्यो मान्छेको बारेमा पत्ता त लाग्नु पर्यो भनेपछि यस्तो सुनियो पहिचान चाहिँ बाउले मात्र दिन सक्छ बुवाको नामबाट मात्र पहिचान सुनिश्चित हुन्छ भन्ने खालको कुरा उहाँले जोड्नुभयो होइन अब यसमा यसमा चाहिँ नि फेरि पनि अब बिपिनजी लगाएर बिपिनजी जस्तै सोच भएका साथीहरूलाई अझै पनि छलफलमा अलिकति भाग लिनुपर्ने र त्यो आफ्नो चाहिँ होइन सोचमा अलिकति साँच्चै न्यायसङ्गत त के हो त भन्ने बारेमा सोच्न आवश्यकता छ र तपाईँहरूले अझै यसको बारे विश्लेषण गर्न सोच्नुहोस् भन्ने मात्र म आग्रह गर्न चाहन्छु र ठिकै छ बाउको हो के हो ऊ चाहिँ नि अब आफू बेपत्ता हुन्छ अनि त्यो आमाले कहाँ गएर उसलाई खोज्ने उसको श्रीमतीले कहाँ गएर खोज्ने यस्ता हजारौँ केस अनि यसको दायित्व दायित्व चाहिँ फेरि पनि महिलामाथि चाहिँ थोपर्ने हो कि त्यो एउटा पुरुष गएर जिम्मेवार छ भनेदेखि यो पुरुषहरू चाहिँ यसरी गएर जिम्मेवार हुन हुँदैन है भनेर हाम्रो पुरुष साथीहरूले अब चाहिँ बरु पुरुषहरूलाई त्यो सन्देश दिन थाल्ने कि नथाल्ने भन्ने चाहिँ मेरो उहाँलाई उहाँ र उहाँ लगायतका आग्रह भनेको पुरुषहरूलाई यस्ता गैर जिम्मेवार सन्तान जन्माउने सन्तानलाई पहिचान दिन चाहिँ नि नखोज्ने गैर जिम्मेवार पुरुषहरूलाई जिम्मेवार बनाऊ भन्ने खालकोमा चाहिँ पहल गरौँ भन्ने मेरो उहाँहरू लगायतलाई आग्रह राजेन्द्रजीले जुन उठाउनु भयो त्यस्ता पार्टीसँग तपाईँहरू के टाँसेर बसिरहेको भनेर उहाँको एउटा आक्रोश हो तर एउटा कुरो राजेन्द्रजी हामी त्यो राजनैतिक पार्टीभित्र थियौँ त्यहाँभित्रै कुरा उठाइराखेका थियौँ र कम्तीमा अहिले अन्तरिम संविधानमा यति कुरा आउन सकेको हो र फेरि पनि हामी त्यो राजनैतिक पार्टीमा अहिले भएको जति महिलाले पुगेन र त्यहाँ निर्णय गर्नको लागि प्रभावकारी भूमिका खेल्न सक्ने सङ्ख्यामा महिलाहरू चाहिँ राजनैतिक दलभित्र जानुपर्छ ती पहल गर्नुपर्छ र निर्णय गराउनुपर्छ भन्ने पहलमा हामी लागेका छौँ त्यसले गर्दाखेरि राजनैतिक दलबाट बाहिर बसेर समस्या समाधान हुँदैन राजनैतिक दलभित्र महिला पनि धेरै हुनु पर्यो तपाईँहरू जस्ता साथीहरूले पनि त्यहाँ कुरा उठाउनु पर्यो म त आजै आग्रह गर्न चाहन्छु मलाई एउटा कुरा बताइदिनुहोस् यसमा म एउटा सकाइहालौँ यस्ता खालका समस्या महिलालाई नागरिक भनेर स्वीकार गर्न नसक्ने राजनैतिक दललाई भोलिको दिनमा संविधान सभाको निर्वाचनको कुरा छ भोट नदिनुहोस् भनेर तपाईँले अभियानै गर्नुहोस् भनेर एमाले पनि यदि एमाले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएन भने त्यस्ता एमालेका उम्मेद्वारलाई पनि भोट नदे हुन्छ हामीसँग जुन सरलाईबाट हामी एकदम अन्त्यतिर छौँ छोटोमा बताइदिनु होला बेन्दाजी ढुण्डीराज पोखरेलजीले यदि आमाको नामबाट नागरिकता दिइयो भने भारतबाट आउने मान्छे जसले पनि नागरिकता पाउने र यहीँ हाम्रो नेपालीहरूले चाहिँ अधिकार पाउँदैन भन्ने कुरा गर्नुभयो यो धेरै उठिरहेको विषय हो हामी छिचोल्नु कतिको ठिक होला पनि हामीले यो कुरा उठाउनै पर्छ यसमा भारतबाट आउनेलाई नागरिकता सँग यसको कुनै त्यस खालको सरोकार छैन भन्छु म किन भन्दा भारतीयसँग विवाह गरेर गर्ने कुरा भन्ने हो भनेदेखि भारतीय छोरीहरू धेरैले नेपाली बा होइन छोराहरूसँग बिहा गरेका छन् अनि उनका सन्तानको बारेमा त हामीले कहिले पनि प्रश्न उठाएका छैनौँ अनि नेपाली छोरीहरू केहीले भारतीयसँग विवाह गरेका छन् भने र उनीहरू उतै बसेका छन् भने त यता नागरिकता लिन त आउँदैन तर विवाह गरेर यतै आएर बसेका छन् भने तपाईँ भन्नुहोस् ढुन्नी राज्य तपाईँ जस्तो एउटा छोरा मान्छेले चाहिँ भारतीय बिहा गर्दाखेरि तपाईँको सन्तानले चाहिँ नागरिकता पाउँदा तपाईँलाई विदेशी जस्तो नलाग्ने अनि तर त्यहाँ म जस्तो एउटा नेपाली छोरी छ त्यहाँको र उसले चाहिँ नि भारतीयसँग बिहा गरे अथवा विदेशीसँग बिहा गरेको छ तर त्यहीँ बसोबास गर्छ किन भन्दा अब त पैतृक सम्पत्तिमा अधिकार पनि छ ती आफ्नो बाउ आमाको सम्पत्तिमै बसेर जीविका गर्छु भने उसको सन्तानले नागरिकता पाउँदा चाहिँ विदेशी जस्तो लाग्ने हाम्रो मानसिकतालाई हामीले अलिकति करेक्सन गर्नुपर्छ कि भन्ने मेरो आग्रह धेरै एसएमएसहरू आएछन् मैले पढ्नु भएपछि म अन्त्यमा सुनाउँछु हाम्रो एसएमएसमा आएका विचार महिलाहरू तर एउटा कुरा बताइदिन्छु अघि एकजना श्रोताले च्याङ्जाबाट भन्नुहुन्थ्यो बिचरा महिलाहरू चाहिँ केटाहरू के के गर्छन् भाग्छन् उनीहरूलाई दुःख पाउँछन् भनेर यो यो अहिलेको संविधानले बिचरा महिलाहरूले मात्रै वंशजको आधारमा नागरिकता पाउने भन्या हो कि महिलाले चाहेमा र आमाको नाममा नागरिकता लिन चाहेमा जस्तो सुकै अवस्थामा पनि एउटा व्यक्तिले चाहिँ आमाको नाममा नागरिकता चाहिन्छ भनेको हो यसमा बिचरा महिलाहरूले मात्रै होइन एउटा एउटा सन्तानले गर्वका साथ मेरो आमा दुइटै छ तर म बा आमाको नामबाट नागरिकता लिन्छु भन्छ भने पनि पाउनुपर्छ त्यसले त्यसले गर्दाखेरि यसमा चाहिँ आमा र बाबु समान हैसियतका नागरिक हुन् भन्ने कुरोलाई स्थापित गर्ने र आमा र बाबु महिला र पुरुष दुवैको वंशीय अधिकार चाहिँ समान हिसाबबाट छ यो चाहिँ नि बाबुमा जन्मकै आधारले पुरुषमा संरक्षित अधिकार होइन भन्ने कुरोलाई कानुनी हिसाबले स्थापित गर्न खोजिएको कुरा हो कहिलेकाहीँ बिन्दाजीसँग कुराकानी गर्दाखेरि म चाहिँ यो सबै बिचरा महिलाहरूमा बिन्दाजी पनि संविधान सभामा बसेर पार्टीभित्र बसेर बिचरा भन्नुभयो कि भन्ने जस्तो सुनिने के मानसिकताको समस्या पुरुष मानसिकता यी कुराहरू तपाईँ अब पनि तपाईँ कुनै न कुनै साल नयाँ संविधान सभाको बाटोमा जाँदै हुनुहुन्छ यो राज्य महिला र पुरुषका लागि समान नागरिकताका विषयमा बनाउन तपाईँले के गर्नुहुन्छ तपाईँको प्रयास के हुन्छ होइन यसमा त तपाईँ हिजो म जुन बेलामा संविधान सभामा थिएँ त्यो संविधान सभामा हुँदाखेरिमा पनि हाम्रो समितिमा कुराकानी गर्दाखेरिमा हामीले दुईवटा कुरा गरेका थियौँ एउटा चाहिँ प्रजनन अधिकार महिलाको शरीरसँग सम्बन्धित भएको कारणले गर्दाखेरि उसमा निहित हुनुपर्छ दोस्रो चाहिँ वंशको आधारमा आमाको नामबाट नि नागरिकता पाउनुपर्छ भन्दा हाम्रा केही पुरुष माननीयहरूको चाहिँ त्यतिखेर के थियो भन्दा अब जे जे लेखे नि लेख्नुहोस् के भन्दा हामीसँग हाम्रो अधिकार दुईवटा थियो एउटा वंशको नागरिकता दिन सक्थ्यो एउटा चाहिँ नि हामीले जन्माइदिनु रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल Arpan time change Arpan time